कुराकानी तपाईँहरू समक्ष राख्ने गर्छौँ मुक्तकसँग सम्बन्धित रहेर हरेक सामग्रीलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौँ आजको कार्यक्रममा भने श्रोता मसँग रहेको छ मुक्तक मालालाई विभिन्न समयमा प्राप्त केही मुक्तक सङ्ग्रहहरूबाट मुक्तक अनि कार्यक्रमको अन्त्यमा तपाईँहरूले नै पठाउनुभएका मुक्त करपहरू पनि म लिने नै छु आज मसँग लघुतम कविता विषय सर्धवार्षिक पत्रिका मुक्तक मण्डप रहेको छ त्यस्तै गरेर मुक्तकार चुडामणि नेपाल अखिन्सनजीको मुक्तक सङ्ग्रह जुनको आँगनमा रहेको छ अनि त्यस्तै गरेर मुक्तकार बाबुराम पोखरेलजीको शब्द चित्र रहेको छ आलो पालो म मुक्तक लिँदै जान्छु हामी सँगै रहनुहोला तपाईँले पठाउनु भएको मुक्तक पनि म कार्यक्रममा पक्कै राख्नेछु फुर्सद कतिखेरै हुन्न हतारका कुरा उठाउँछन् फुर्सद कतिखेरै हुन्न हतारका कुरा उठाउँछन् जसले पनि आफू अनुसारका कुरा उठाउँछन् बाटोमा बसेको फुच्चेले जुत्ता टल्काइदिएपछि गोष्ठीमा पुग्छन् र बाल अधिकारका कुरा उठाउँछन् वाह यो मुक्तक मुक्तकार मदन घिमरेजीको मदन रूपा गाउँपालिका छ कास्की उहाँको घर हो मैले कार्यक्रमको प्रारम्भमा लिएँ मदन घिमरेजीको यो मुक्तक मुक्तक मण्डपभित्रबाट अर्को मुक्तक म कार्यक्रममा मुक्तक मण्डपभित्रबाट नै लिन्छु मसँग मुक्तक रहेको छ मिर्मिसा पराजुलीजीको भने जस्तो हुन्न तकदिर फरक यति हो भने जस्तो हुन्न तकदिर फरक यति हो कता झुकौँ लाग्छ शिर फरक यति हो जान त हामी सबै मन दुखेपछि जान्छौँ कोही भट्टी कोही मन्दिर फरक यति हो यो मुक्तक मुक्तकार मिरमिसा पराजुलीजीको पोखरा बाह्र उहाँको घर हो अर्को मुक्तक छ मसँग श्रोता मुक्तकार हुनुहुन्छ स्वतन्त्र नेपालजी लाछार भनौँ कि तिमीलाई बेइमानी यति बताइदेऊ लाछार भनौँ कि तिमीलाई बैमानी यति बताइदेऊ ती तिम्रा आँसु थिए कि मात्र पानी यति बताइदेऊ औँठी त फिर्ता गरिदेऊ केही सोच्दै नसोची तर कसरी मेट्छ औँलाको निशानी यति बताइदेऊ यो मिठो मुक्तक मुक्तकार हुनुहुन्छ स्वतन्त्र नेपालजी देवतह रूपन्देही उहाँको घर हो अर्को मुक्तक मसँग छ मुक्तकार हुनुहुन्छ युवराज लामिछाने प्रदीपजी देवतह रूपन्देही नै हो उहाँको घर पनि युवराज लामिछाने प्रदीपजीको कात्रोमा खल्ती मुक्तक संग्रह पाठक समक्ष छ निकै कसबको मुक्तक लेख्नुहुन्छ अबको क्रममा मुक्तकार युवराज लामिछाने प्रदीपजीको मुक्तक तपाईँहरू समक्ष श्रोता अचम्मका निर्णयहरू गरिन्छ के गर्न सकियो र अचम्मका निर्णयहरू गरिन्छ के गर्न सकियो र आफ्नै कारणले आफै मरिन्छ के गर्न सकियो र समाजमा गोरु ब्याउँछ भन्नेहरूको बहुमत जुटेपछि भ्याउँदैन भन्ने दोषी ठहरिन्छ के गर्न सकियो र यो गजबको मुक्तक मुक्तकार युवराज लामिछाने प्रदीपजीको म मुक्तक मुक्तक मण्डपभित्रबाट लिइरहेको छु अर्को मुक्तक मसँग छ मुक्तकार हुनुहुन्छ अनिता धालजी तिम्रो काखमा शिर राखेर रा, रुन पाए भने तिम्रो काखमा शिर राखेर रुन पाएँ भने टाढा हुँदा तिम्रै तस्विर छुन पाएँ भने आफूलाई म भाग्यमानी तब ठान्नेछु एकैचुनी तिम्रो खास हुन पाएँ भने अनिता दालजी पोखरा उहाँको घर हो मुक्तक उहाँ पनि निकै मिठो लेख्नुहुन्छ अर्को मुक्तक म कार्यक्रममा अ लिन्छु रमेश चन्द्र घिम्रेजीको भोरलेटार लम्सुङ उहाँको घर हो श्रोता आजको कार्यक्रम मुक्तक मालामा भने मैले मुक्तक मालालाई विभिन्न समयमा प्राप्त मुक्तक सङ्ग्रहहरूबाट केही मुक्त खरबहरू लिइरहेको छु र सँगै म कार्यक्रमको अन्त्यमा तपाईँहरूले पठाउनु भएका मुक्त खरबहरू पनि लिनेछु अहिले भने हामी रमेश चन्द्र घिमरेजीको मुक्तक सुन्नेछौँ सँगै एउटा गीत पनि म जोड्नेछु यस गीतमा आवाज सम्राट चौलागाईजी र समीक्षा अधिकारीजीको रहेको छ भने यस गीतलाई लेख्नु भएको तथा सङ्गीतबद्ध गर्नुभएको छ बाबुल किरीजीले म मुक्तक लिन्छु रमेश चन्द्र घिमरेजीको कविता श्रेष्ठजीले सँगै गीत तपाईँहरू समक्ष राख्नु नै हुनेछ तिमी हाँस्नु आँसु मनै लिउँला तनी आऊ तिमी हाँस्नु आँसु मनै लिउँला तनी आऊ फाटेको मन वेदनाले सिउला तनी आऊ धनको साटो मन बरु दिन सक्छु मैले मेरो हातको सिरानी हो लिउँला तनी आऊ कता छ खै मेरो माया तिमीले भन त कता छ खै मेरो माया तिमीले भन त ए भैको परानी तिम्रो काखा मेरो लागि रुईको सिरानी तल्लो टेपमा गाउँ हस् हुन्छ हुन्छ सुख जीवनको बाटो चढ्दा होस् या झर्दा होस् तिम्रो माया आँसु छेक्ने आँखी झल्को पर्दा सुख दुःख जीवनको बाटो चढ्दा होस् या झर्दा होस् तिम्रो माया आँसु छेक्ने आँखी झल्को पर्दा भइगो परानी तिम्रो काखा मेरो लागि रुईको सिरानी रेडियो भिजन एकानब्बे दशमलव छ मेगा मुक्तक माला श्रोता तपाईँ सुनिरहनु भएको छ मुक्तक मालाको आजको यो बसाइमा म मुक्तक मालालाई विभिन्न समयमा प्राप्त मुक्तक संग्रहहरूबाट केही मुक्त करबहरू तपाईँहरू समक्ष राखिरहेको छु अहिलेलाई भने मसँग जुनको आँगनमा मुक्तक संग्रह छ मुक्तकार हुनुहुन्छ चुडामणि नेपाल अकिन्छनजी म जुनको आँगनमा मुक्तक संग्रहभित्रबाट केही मुक्त खराबहरू तपाईँहरू समक्ष राख्ने अनुमति चाहन्छु पखालिएन जुनको दाग युगौँदेखि रहँदै गयो पखालिएन जुनको दाग युगौँदेखि रहँदै गयो घाम लागेन जीवनमा कालो बादल बहँदै गयो गङ्गेटाले चेपे झै चेपिएको छु शत्रुबाट चारैतिर पर्छ बुझेको छु अकिञ्चन सहँदै गयो चुनामणि नेपाल अकिन्चनजीको यो मुक्तक अर्को मुक्तक म सँगै लिन्छु उहाँको यी मुक्तकहरू बरु भने उहाँको भर्खरै पाठकहरू समक्ष आएको जुनको आँगनमा मुक्तक संग्रहभित्रबाट मैले लिइरहेको छु अराजकता गुण्डागिरी चलपलाउँदा दिक्क लाग्छ अराजकता गुण्डागिरी चलबलाउँदा दिक्क लाग्छ रीतिथिति संस्कारहरू खलबलाउँदा दिक्क लाग्छ कहिले बन्ला सभ्य मान्छे संस्कारमा बाँच्न सक्ने अर्थ चुस्ने जङ्गली जुका सल बलाउँदा तिक्क लाग्छ चुडामणि नेपाल के मुक्तक म लिन्छु अर्को पुरस्कार तिमी दिलाउ कुरा म मिलाउँछु अह पुरस्कार तिमी दिलाउ कुरा म मिलाउँछु पत्रिकामा ऊ लेखाउँछ सुरा म पिलाउँछु तिमी मलाई उठाउ म तिमीलाई उठाउँछु ऊ चालेनौ तिमीले भने कठै भुरा म बिलाउँछु यसरी व्यङ्ग्य मुक्तकमा अर्को मुक्तक म लिइहाल्छु उहाँकै नाम र कामले मान्छे छैनौ तनले पनि छैनौ नाम र कामले मान्छे छैनौ तनले पनि छैनौ धेरै पटक व्यवहार भयो धनले पनि छैनौ भोग्न खोज्ने सधैँ तिमी राजसी त्यो सुख मान्छे हुन लायक तिमी मनले पनि छैनौ जुनको आँगनमा मुक्तक संग्रह कोरोनाको त्रास विश्वभरि रहिरहेको बेला निकै लामो समय लकडाउन नेपालमा पनि रह्यो र लकडाउन सकिएसँगै विमोचन भएको जुनको आँगनमा मुक्तक संग्रह चुनामुनि अकिन्छन् नेपालजीको अनि उहाँ सोही संग्रहभित्रबाट केही मुक्त खरबहरू तपाईँहरू समक्ष राखिरहेको छु ऊ आकाश कि एक्लियो भरभराउँदी रवि हुन्छे ऊ आकाशकी भर भरभराउँदै रवि हुँ भन्छे सबैसँग नछुट्टिने कि प्यारी छवि हुँ भन्छे समाएर उठाउने छन् टेको छन् ठाउँमा चिन्नुभयो ऊ देशकी सबैभन्दा महान कवि हुँ भन्छे व्यङ्ग्य यसरी मुक्तकमा अब भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ मसँग गीत रहेको छ अबको क्रममा शिव परियार र विद्या तिवारीजीले गाउनु भएको माधव नेउपानीजी र दीपक सापकोटाजीले लेख्नु भएको अरज केशवजीले सङ्गीतबद्ध गर्नुभएको मुक्तक हजुर मुक्तक त मुक्तकार चुनामणि नेपाल अखिन्सनजीको जुनको आँगनमा बाटै लिनेछु आजको लागि भने जुनको आँगनमा मुक्तक सङ्ग्रहभित्रबाट मुक्तक लिने क्रममा यो भने अन्तिम मुक्तक रहनेछ चुनामणि नेपाल अकिन्चनजी विराटनगर उहाँको घर हो यो सँगसँगै मैले जोडिहालेँ अबको क्रममा चुनामणि नेपालजीको मुक्तक सुनौ सँगसँगै गीत कविताजीले जोड्नु नै हुनेछ सकरमाथालाई गुराँसको माला गाँसेको छु माथालाई गुराँसको माला गाँसेको छु मेचिकाली अँगालेर खुसीले हाँसेको छु मलाई मेरै देश सबैभन्दा प्यारो छ है दाजे भित्तामा होइन देशको नक्सा छातीमा टाँसेको छु मलाई जन्माउने कोखको कसम म हुर्केको मेरो माटोको कसम बरु ठोक्क गोली थाप्छु यो छाती ज्यानै हाजिर छ यो देशको लागि मेरो देश भाषा थरी थरी भेष भन्दा प्यारो मेरो देश भन्न पर चक्री सामु कहिल्यै झुक्दिन लगाएर गल्ने नढालेर ढल्ने दुश्मनको अगाडि थपथपी ज्वाला भई बल्ने छोरो हो गोर्खाली यो छोरो हो गोर्खाली यो छोरो हो गोर्खाली यो सूर्यलाई झुक्न म दिन्न पसिना बगाउँछु भिक म दिन्न छोरो खाली छोरो रेडियो भिजन एकानब्बे दशमलव छ मुक्तक माला श्रोता तपाईँ सुनिरहनु भएको छ मुक्तक मालाको आजको यो वस्तैमा मुक्तक मालालाई विभिन्न समयमा प्राप्त मुक्तक भित्रबाट केही मुक्त खरबहरू म राखिरहेको छु अबको क्रममा मसँग मुक्तक संग्रह रहेको छ सप्तचित्र मुक्तककार हुनुहुन्छ बाबुराम पोखरेल उहाँ पनि विराटनगरकै हुनुहुन्छ बाबुराम पोखरेलजी नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाका अध्यक्ष पनि हुनुहुन्छ चित्रबाट अबको क्रममा केही मुक्तक तपाईँहरू समक्ष म राख्नेछु सिर्जनाका भावनामा अपारहरूको खोजीमा छु सिर्जनाका भावनामा अपारहरूको खोजीमा छु रूप रङ्ग भन्दा पनि सारहरूको खोजीमा छु सानो सृष्टिमा सुन्दर संसार अटाउन सक्ने हिजो आज म मुक्तकारहरूको खोजीमा छु यसरी मुक्तकारहरूको खोजीमा हुनुहुन्छ नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाका अध्यक्ष बाबुराम पोखरेलजी उहाँकै मुक्तक संग्रह शब्द चित्रबाट मैले मुक्तक लिएँ अर्को मुक्तक म लिइहाल्छु मन मेरो पोलेको छ भित्री आगो बाले जस्तो मन मेरो पोलेको छ भित्रै आगो बाले जस्तो फाटेको यो हृदयलाई तुन्दा तुन्दै टाले जस्तो पाइले पछि रिसाएर ट्वाक्क ट्वाक्क न दुध खुवाएर कालो सर्प घरभित्रै पाले जस्तो वाह मुक्तकार बाबुराम पोखरेल सिकै मुक्तक हामी लिइरहेका छौँ सुनिरहेका छौँ शब्द चित्रबाट रिसको आगो नजोसी देऊ बिन्ती मेरी सानी रिसको आगो नजोसिदेऊ बिन्ती मेरी सानी जम्मै भाग लुटी नपोसिदेऊ बिन्ती मेरी सानी दुःखले आर्सेको छु एकमुठी मुस्कान ओठमा त्यति चाहिँ नखोसिदेऊ बिन्ती मेरी सानी अनुरोध मुक्तकारको मुक्तकमा मिठो अनुरोध अर्को मुक्तक म लिइहाल्छु बाबुराम पोखरेलजीको नै जिन्दगीमा कुनै बेला हारे पनि जित हुन्छ जिन्दगीमा कुनै बेला हारै पनि जित हुन्छ तर किन किन मान्छे हारसँगै भयभीत हुन्छ दुःखसँग बाँचियो भने एउटा सफल कलाप्रेमी रुँदा पनि श्रोता सामु गीत हुन्छ गच्चबको मुक्तक यसरी हुन्छ मिठो मुक्तक लेख्नुहुन्छ मुक्तकार बाबुराम पोखरेलजी अर्को मुक्तक उहाँकै लिन्छु म बडाका नजरमा सानो भए म बडाका नजरमा सानो भए म बेसाहाराहरूको छानो भए म चुपचाप रहे सही चोट धेरै तरिलो काठको अचानो भए म बाबुरामजीकै के अर्को मुक्तक परिपक्क होइन मलाई कच्चा बनाइदेऊ परिपक्क होइन मलाई कच्चा बनाइदेऊ ढाँडछल जान्दिन त्यसैले सच्चा बनाइदेऊ रम्छु रम्नसम्म रम्छु सधैँ म विगतमा झैँ त्यसैले प्रभु मलाई त बच्चा बनाइदेऊ यो मुक्तक संग्रह चित्रबाट बाबुराम पोखरेलजीको नै मुक्तक अब भने म बाबुराम पोखरेलजीको आजको व्यवसायमा चित्रबाट अन्तिम मुक्तक लिन्छु हामी सँगसँगै एउटा गीत पनि सुन्नेछौँ मसँग गीत रहेको छ राजेश पायल राईको आवाजमा रहेको रमेश थापाले लेख्नु भएको सुरेश अधिकारीजीले संगीत फार्नु भएको मुक्तक त हजुर मुक्तकार बाबुराम पोखरेलजीको नै लिन्छु सँगसँगै हामी एउटा गीत सुन्छौं प्यारो लाग्छ इनार हिउँ पानी पँधेरो प्यारो लाग्छ इनार हिउँ पानी पँधेरो मेची काली जोडिएको जम्मै सेरो फेरो मुटुभित्र घाडा नाता हिमाल पहाड तराईको आफ्नो प्यारो जन्मभूमि सिङ्कै नेपाल मेरो चन्द्र सूर्य मेरो नेपाली शिरमा फहराउने छु खुकुरीले कोरेको संसारभरि गुनगुनाउने छु सक्दिन म यो माटो भुल्न सक्दिन म यो माटो भुल्न सदिक्षा सहरसा म यही बिलाऊं रेडियो तपाईँका बस रेडियो भिजन एकानब्बे दशमलव छ मेगामा कार्यक्रम मुक्तक माला सुनिराख्नु भएको छ मनन भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् ल कलकलै नदी बग्छन् बोकेर बेगले हिमलहर काली गुराँस मखमली ढकमक फुल्छन् गाउँ सहर खेले हुर्केको समथर फाट यही छ मेरो घर आँगन निलो गगन र हरियो वनले लोभ्याउँछ सबको मन पखार तरेली फाटोमा माटो लिपेको म घर बनाऊ पीडामै हाँसौ पीडामै बाँचौ बरु यो उचो कहीँ न झुकाऊ सोची कहीं ना झुकाऊं मुक्तकमाला श्रोता रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा सुनिरहनु भएको छ मिठा मिठा मुक्तक अनि मिठा मिठा गीत सङ्गीतको आनन्द कार्यक्रममा हामी लिइरहेका छौँ अब पनि म तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू कार्यक्रममा लिन्छु श्रोता शिर ठाडो बनाई छाती फुलाएर जिउनु शिर ठाडो बनाइ छाती फुलाएर जिउनु दुखी नहुनु कहिल्यै खुब रमाएर जिउनु तिम्रो यादमा तडपिएर म मरेको दिन खुसी हुनु अनि उत्सव मनाएर जिउनु ओहो यो मुक्तक मुक्तकार गगन धामी गम्भीरजीको बझाङ उहाँको घर हो हाल भारत बेङ्गलोरमा हुनुहुन्छ गगन धामी गम्भीरजीको मुक्तक सँगसँगै अर्को मुक्तक म लिन्छु मलाई मुक्तक प्राप्त भएको छ कमल सरोवरजीको धादिङ ठाकरे एक उहाँको घर हो गजेडी छ कि जडिया केटो भनेर सोच्नु पर्दैन घसिडी छ कि झडिया केटो भनेर सोच्नु पर्दैन उमेरले काटिसक्यो कि नेटो भनेर सोच्नु पर्दैन गरिब नै भए पनि नाङ्गो र भोको राख्दिन प्रिय राम्रो छैन जिन्दगीको गोरेटो भनेर सोच्नु पर्दैन कमल सरोवरजी धादिङ ठाकरे एक्का मुक्तकार निकै लामो समय पश्चात उहाँसँग मुक्तक मालामा हाम्रो भेट भयो अर्को मुक्तक मलिन्छु मुक्तकार हुनुहुन्छ गोम विक्रमजी चलोस् भित्र कोही गन्ध बाहिर मुखमा टलक देख्छु चलोस् भित्र कोही गन्ध बाहिर मुखमा टलक देख्छु आदर्श छाट्नु जहाँ तही बैमानीकै छलक देख्छु निर्धालाई रुवाइकन कोही काँसो चुवाइकन अगाडि पुग्ने सधैँभरि मिचाहाकै खलक देख्छु यो व्यङ्ग्य मुक्तकमा घुम विक्रमजीको कल्लाबारी पाल्पा उहाँको घर हो अर्को मुक्तक छ मसँग मुक्तकार हुनुहुन्छ सुन्दर शेर्पाली पिन्दासजी गर्दैछ अचेल विश्वासघातका कुराहरू अचम्म लागेर आउँछ गर्दैछ अचेल विश्वासघातका कुराहरू अचम्म लागेर आउँछ उज्यालो भएपछि फेरिहाल्छ रातका कुराहरू अचम्म लागेर आउँछ हिजो जातीय विभेद विरुद्ध युद्ध लड्छु भन्ने कमरेड आज आफैले गर्छ जातका कुराहरू अचम्म लागेर आउँछ सुन्दर शेर्पाली बिन्दासी निकै लामो समय पश्चात उहाँसँग पनि मुक्तक मालामा हाम्रो भेट त्रिवेणी गाउँपालिका दुई रुकुम पश्चिम उहाँको घर हो अर्को मुक्तक मसँग छ श्रोता मुक्तकार हुनुहुन्छ चन्द्रमन निलोमजी जन्म थलो खोटाङ हौसोर बसाई सुनसरी टरी कर्म थलो युए दुवै भनेर उहाँले हामीलाई मुक्तक पठाउनु भएको छ चिठी लेखिन्थ्यो प्राण प्यारी मनु भनेर चिठी लेखिन्थ्यो प्राण प्यारी मनु भनेर याद आएको बेला सम्झनु भनेर उपहारमा एउटा फोटो दिएको थिएँ आजीवन असल प्रेमी बनु भनेर निकै मिठो मुक्तक लेख्नुहुन्छ मुक्तक मालाको एउटा बसाइमा उहाँसँगको भलाकुसारी पनि मैले तपाईँहरू समक्ष राखेको थिएँ अब भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्छौँ माधव प्रसाद घिम्रेजीले लेख्नु भएको गीत रहेको छ मसँग यसमा स्वर जनार्दम सम लक्ष्मित राई र यशोदा पराजुलीजीको रहेको छ संगीत जनार्दन सम्झीको नै रहेको छ अनि उहाँसँग मुक्तक भने यो बेला रहेको छ रञ्जना पराजुली लम्सालजीको नयाँ बानेश्वर बुद्धनगर उहाँको घर हो रञ्जना पराजुली लम्सालजीको म मुक्तक लिइहाल्छु सँगसँगै गीत कविताजीले तपाईँहरू समक्ष प्रविधि संयोजनबाट राखि नै हाल्नुहुनेछ अबको क्रममा रञ्जनाजीको मुक्तक तपाईँहरू समक्ष श्रोता डाँडा काँडा खोला नाला अनि ती छहराहरू डाँडा काँडा खोला नाला अनि ती छहराहरू लह लह लहरिएका छानामाथि लहराहरू प्रफुल्लित हुन्छ मन प्राकृतिक सौन्दर्यले महलभन्दा सुन्दर लाग्छन् पुराना ती टहराहरू लाग्दछ मलाई श्रोता रेडियो पिजन एकानब्बे दशमलव छ मेगा मुक्तक मालामा यिनै सामग्री तपाईँहरू समक्ष राख्दा राख्दै आजलाई पनि छुट्ने बेला भइसक्यो नाला सुन्दै गर्दा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Mala at the rate Gmail dot कममा तपाईँले मुक्तक तथा प्रतिक्रिया मेल गर्न सक्नुहुन्छ अनि त्यस्तै गरेर मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्तक तथा प्रतिक्रिया पठाउन सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि समेसनका निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई टुक्क सम्झँदै आजको व्यवसायमा म मदन भण्डारी जाँदा जाँदै श्रोता मदन कृष्ण श्रेष्ठजीले गाउनु भएको राजन राज शिवाकोटीजीले लेख्नु भएको सँगै सङ्गीतबद्ध गर्नुभएको यो गीत तपाईँहरू समक्ष राख्दै छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै के भागमा परु नमस्कार शिवरात्री सारी सबक पारी पछोरी मल मल को सारी सपक पारी पछोरे मलमलको कौशीमा बसी तिमीले हेर्दा मन मेरो हलचल भयो कौशीमा बसी तिमीले हेर्दा मन मेरो हलचल भो कान्छीको केश जानिएछ जारिएछ बाटी गरिदेऊ कि रेशमी चुल्ठो ओढाई घुम्टो रेशमी चुल्ठो ओढाई सक्यो चमेली फुल्दैछ जाई फुलिसक्यो जी फुलिसक्यो चमेली फुल्दैछ किन होला कुन्नी यो मेरो मन तिमीतिरै फुल्दैछ किन होला कुन्नी यो मेरो मन तिमीतिरै फुल छ